हरिया दाइले बिसाउने भारी सुनमाया डाँडैको चौतारी नमस्ते म लोकदोरी गायक विष्णु खत्री तपाईँले हेर्दै हुनुहुन्छ गुल्मी न्युज डट कम नमस्कार स्वागत तथा अभिवादन साथै विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना ओजेलका खबरका प्रिय प्रिय श्रोतामा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम उजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित अन्य एघारवटा रेडियोबाट प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा सुन्न सकिनेछ आज पनि समय अभावका कारण अन्य कुरा नबोली आजको एक सय नब्बे श्रृङ्खलाको विषयवस्तु प्रस्तुत गर्न चाहन्छौँ त आज हामी प्रस्तुत गर्नेछौँ जे देखियो त्यही लेखियो स्तम्भमा शिक्षकहरूले विद्यार्थी कुट्न छाडौँ अनि अन्तर्जातीय विवाह गर्ने जोडीको दसैँ पर्व र नियमित स्तम्भ जीवनको गोरेटोमा हजुरबुवाबाट बलात्कृत नातिनी गुहार माग्न जाँदा आफ्नै बाबुबाट पनि बलात्कृत भएको दर्दनाक कथा व्याथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला श्रोता विशेष कारणवश केही महिनादेखि बन्द गरिएको ओजेलका खबरको नियमित स्तम्भ जे देखियो त्यही लेखियो आजदेखि पुनः सुरु गरेका छौँ यस स्तम्भमा तपाईँ आफूले समाजमा जे देख्नुहुन्छ त्यही कुरा शिष्ट भाषामा आफ्नो विचारसहित राखेर स्टुडियोमै आएर आफै पढ्नुहोस् वा टाढा भए टेलिफोनबाट रेकर्ड गराउनुहोस् तपाईँको विचार बोडीमा पाँच मिनटको हुनुपर्नेछ त आजलाई सुनाउ एउटी प्रतिभा गुल्मी थो घर भई महेन्द्र उच्च माध्यमिक विद्यालय तमगासमा कक्षा एघारकी छात्रा मनिषा भण्डारीको यो विचार नमस्ते म मनिषा भण्डारी दुर्कोट जैसीथुकबाट सामान्य अर्थमा भन्दा म विद्यार्थी हुँ म खाली समयलाई उचित व्यवस्थापन गर्न यस्तै लेख रचनाहरू गर्दै कक्षाहरू लिइरहेकी छु म त्यति सञ्चार क्षेत्रसँग जोडिएकी छैन तर पनि यो क्षेत्रप्रति मलाई अत्यन्तै रुचि छ त्यसैले यस क्षेत्रबाट ज्ञान आर्जन गरी यसरी अगाडि बढ्दैछु गुल्मीका सञ्चार माध्यमहरू मार्फत धेरै कुरा सिकेँ विशेष गरी यो ओजेलका खबरबाट धेरै कुरा सिक्ने मौका पाएँ धेरैका जीवनीहरू सुने अनि आफूलाई पनि निश्चित गोरेटामा हिँडाउन कसरी पाइला चाल्ने भन्ने सिक्दै गए लामो समयदेखि यो कार्यक्रम सुन्दै आएकी छु यो कार्यक्रमले धेरैको जीवनमा परिवर्तन ल्याएको छ न्याय दिलाएको छ जीवन दिएको छ र धेरैलाई प्रेरणा पनि आशा छ यो कार्यक्रमले निरन्तरता पाउनेछ लाखौँ श्रोताको साथ पाएको यो कार्यक्रम र सञ्चालक दाजु प्रेम सुनारमा विशेष आभार सँगै शुभकामना बोल्दै मलाई यो अवसर प्रदान गरेकोमा धन्यवाद विद्यार्थीको हैसियतले विद्यार्थीकै बारे बोल्न चाहे यो लेख तयार पारेकी छु होला कुटेकै भरमा विद्यार्थीले पढ्ने भए आजकल धमाधम विद्यार्थीहरूमाथि कुटपिटको घटना बढिरहेका छन् प्राय निजी विद्यालयहरूमा विद्यार्थीले अनुशासनको बाटो हिँडाउने यसो गर्ने दावी गर्दै साना साना गल्तीलाई पनि औल्याउँदै सजाय दिने प्रचलन बढ्दै गएको छ शिक्षकहरू कुटेरै सबै कुराको समाधान हुन्छ भन्ने सोचाइले गर्दा स्कुलले विद्यार्थीहरू त्रासमय वातावरणमा पढ्न बाध्य छन् यस्ता घटनामा वृद्धि भएको भन्दै विद्यार्थी मैत्री शिक्षणका लागि शिक्षा विभागले देशभरका विद्यालयमा टिप्पणी कार्यक्रम सुरु गर्दै आएको छ तर पनि यो शिक्षकबाट बालबालिका कुटपिट हुने तथा दुर्व्यवहार सहनु पर्ने घटनामा कमी आउन सकेको छैन तिनी शिक्षकहरूले नै विद्यार्थीलाई काँचो माटोसँग तुलना गर्दै जस्तो चाह्यो त्यस्तो बनाउन सकिने भन्दै पढाइरहेका हुन्छन् र तिनी शिक्षकहरूले नै र कुट्ने अभ्यास सुरु गरेर कस्तो विद्यार्थी तयार गर्न खोजेका हुन् आफूले चाहेको जस्तो चिज प्राप्त गर्न के गर्नुपर्छ यसको जवाब सरल छ मेहनत गर्नुपर्छ तर पछिल्लो समय मेहनत नगरी चाहेको जस्तो बनाउन खोज्दा कहिले शिक्षकले विद्यार्थीको कानको जाली फोड्यो त कहिले आँखा फुट्यो भनेर खबर सार्वजनिक हुँदै आएका छन् पूर्व तयारी बिना विषयवस्तु पढाउन खोज्दा र आधारभूत तालिम प्राप्त शिक्षकको कमीले गर्दा धमाधम दुर्व्यवहारका घटना बढिरहेका छन् तर यसतर्फ सम्बन्धित निकायको ध्यान छैन सडक सरकारको नियम र परिधिभित्र साना बालबच्चाले राख्न खोज्दा उनीहरूमा डरको त्रासले राज गरेको हुन्छ शौचालय जाँदा लाइन बिगारेको न्यू वा होमवर्क नबुझाएको न्युमा विद्यार्थीले कुट्ने प्रचलन बढेको छ जसले गर्दा कतिको शरीरका महत्त्वपूर्ण अङ्गमा क्षति पुगेर जीवन नै बर्बाद हुने स्थितिमा छन् विद्यार्थीलाई तह लगाउन भन्दै कक्षा कोठामा पस्दा हात हातमा लौरो र रिसाएको अनुहारका साथ कक्षामा पस्दा विद्यार्थीको मस्तिष्कमा नकारात्मक असर परि सदैव त्यो त्रासमय वातावरणमा पढ्न बाध्य हुन्छन् त्यो पढाइएको पाठ कसरी बुझ्ने भन्दा पनि त्यो पिरियड कसरी पार गर्ने भन्ने बाना खोजिरहेको गरिरहेका हुन्छन् विद्यार्थीहरू आखिर कक्षा कोठामा प्रवेश गरेपछि किन विद्यार्थीसँग आगो हुन्छन् यो प्रश्नको जवाफ त्यति सरल भने छैन यस्ता विद्यालयमा हुने कारवाहीले तमाम विद्यार्थीमा असर परिरहेको छ एउटै आवेशको घटनाले धेरै विद्यार्थीको मस्तिष्कमा त्रास कोसिसकेको छ सोह्र वर्ष नपुगुन्जेल मस्तिष्कको विकास नभइसकेको भन्दै पढाउने शिक्षकले नै साना विद्यार्थीको मनमा डर पैदा गराउने गरेका छन् जसले बालबालिकाहरू त्यस्ता घटनाबाट अत्तालिरहेका हुन्छन् जसले गर्दा मानसिक समस्या पनि देखा पर्ने गरेको छ कुटेर सिकाउन सकिने भए किन किन बेला बेलामा तालिमको आवश्यकता पर्थ्यो त कुटेर सिकाउन सकिने भए किन विभिन्न प्रविधि र साधनको खाँचो पर्थ्यो होला र अनि छोराछोरीको टिकमा किन बाबुआमा चिन्तित हुनु पर्थ्यो र विद्यार्थी भविष्यको देशको कर्णधार भन्दै शिक्षण क्षेत्रमा होमेका शिक्षकले आजदेखि यातना बन्द गरौँ भन्ने अभियानमा लाग्नु पर्ने बेला भइसकेको छ शिक्षक भनेको विद्यार्थीको साथी हो जसले उनीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटनमा सघाउ पुर्याउन भन्नेमा शिक्षकहरू प्रष्ट बनाऊ यो भन्दैमा सजाय नै दिन नहुने भन्ने होइन कि क्षमता अनुसारको काम दिने र सीमा अनुसार चल्ने गर्नुपर्छ जस्तो लाग्छ आजका विद्यार्थी यस्तै भएर या शिक्षकको मनमानी के भन्ने उचित होला कुटेरै सिकाउन सकिने भए किन निश्चित मापदण्ड तोकिनु पर्थ्यो अनि लामो समयको अध्ययन र तालिमको किन आवश्यक पर्थ्यो भन्दै विद्यार्थीको रुचि चाहना र क्षमता अनुसार सिप र कौशल खर्च गरौँ भन्दै यो आफ्नो व्यक्तिगत विचारबाट म मनिषा पनि अझै छु नमस्ते श्रोता ध्वनि होस् या गरिब यति बेला सबको घरमा दसैँ आइसकेको छ उमङ्ग र उल्लास आइसकेको छ तर अन्तर्जातीय विवाह गरी आउने चेलीहरू मध्ये कसैको आँखामा आँसु पनि हुने गरेको छ त्यसो हुनुको प्रमुख कारण माइतीजनको रूढिवादी सोच रहेको छ तर जे होस् पछिल्लो चरण एउटा सुखद पक्ष अन्तर्जातीय विवाह गर्ने जोडीले माइती वा परिवारले नखोजे पनि अरूको भन्दा खुसी महसुस गरेका छन् त्यसको ज्वलन्त उदाहरणका रूपमा हामीले गुल्मी पिपलधाराका एक जोडीलाई प्रस्तुत गर्न गइरहेका छौँ पिपलधारा गाविस वडा नम्बर आठका बाबुराम थापाले पाँच वर्ष अघि सोही गाविस वडा नम्बर पाँचकी सुनिता नेपालीसँग प्रेम विवाह गर्नुभएको थियो त्यो जोडीलाई छुटाउन थाना चौकी गराइएको थियो तर थापाले बरु घर छोड्न तयार हुनुभयो सुनितालाई छाड्न सक्नु भएन अत ती जोडीको यसपालिको दसैँ कसरी बित्दैछ त भनेर हामीले उहाँहरूलाई टेलिफोन सम्पर्कमा ल्याए गएका छौँ सुनौ हेलो नमस्कार हजुर पिपलधारा पाँच बस्नुहुने बाबुराम थापाजी होइन त बाबुराम थापाजी तपाईँ गत पाँच वर्ष अघि स्थानीय जुन नेपाली थरकी युवतीसँग अन्तर्जातीय विवाह गर्नुभयो होइन त्यति बेला तपाईँहरू दुईजनाको सम्बन्ध छुट्याउन स्थानीयवासीले परिवारजनले ठुलो कोसिस गरे त्यसका बावजुद पनि प्रेम सम्बन्ध छुट्याउन चाहनु भएन र तपाईँ बरु घर भयो अहिले ससुरालीमै बस्नु भएको छ होइन त्यसपछिका दसैँ कसरी मनाउनु भयो बुवा आमाको हातबाट टिका लाउन पाउनुभयो पाउनु भएन विवाह गरेको पाँच वर्ष पहिला पाँच वर्ष भइसक्यो अनि दुई वर्ष टिका लगाएको तिन वर्ष लगाएन तिन वर्ष लगाउनु भएको छैन है त्यसपछिका वर्षहरूमा किन लगाइएन के भनियो अन्तर्जातीय विवाह गरेकोमा पछुतो छ कि छैन तपाईँलाई तपाईँकै पिपलधारामा जस्तो राजीव विश्वकर्माले शान्ता काउछालाई हाडाडेबाट विवाह गर्नुभयो होइन एकजना शिक्षक हुनुहुन्छ रोम विश्वकर्मा उहाँले पनि पोखरेल ब्रह्माण थर्की युवती विवाह गर्नुभयो र उहाँहरूको पनि आवाज जवात राम्रो छ तपाईँहरूको चाहिँ छैन के भन्न चाहनुहुन्छ विवाह अन्तर्गत विवाह गर्नुपर्छ तर पनि आमा बाबुसँग सम्पर्क नभएछन् केही गाह्रो हुँदैन केही गाह्रो हुँदैन जुन प्रेम सम्बन्ध चाहिँ प्रगाट बनाइरहनु पर्छ होइन त हजुर यो दसैँ तपाईँ कसरी मनाउँदै हुनुहुन्छ अब घर त जानुहुन्न ससुरालीमै मनाउनुहुन्छ घरमै नगए पनि लगाएर अनि मनाउँछु ए त्यहाँ अहिले घर ज्वाइँ नै बस्नु भएको छ होइन सासु ससुराली टिको लगाइदिनुहुन्छ होइन तपाईँलाई बाबुआमाले लगाइदिए सर भइरहेछ श्रीमतीसँग कुराकानी गराउन सुनिताजीसँग हजुर तपाईँको श्रीमती सुनिताजीसँग कुराकानी गरौँ न त हेलो सुनिताजी नमस्कार अन्तर्जातीय विवाह गर्नुभयो त्यति बेला पाँच वर्ष अघि तपाईँहरूको सम्बन्ध छुट्याउन निकै प्रयास पनि गरेका थिए तर तपाईँहरूको सम्बन्ध छुटाउन सकेनन् तपाईँका खातिर चाहिने बाबुराम थापा बरु ससुरालीमै आएर बस्नुभयो होइन त्यही त तपाईँको जोडीलाई के भन्न चाहनुहुन्छ गर्नलाई पनि आफ्नो दुईजनाको जोडी हो जिन्दगी पनि त बुवा होइन कसैको लागि होइन आफ्नो जिन्दगी भाउ बिताउने कसैले नि गर्नु पाल्नु पर्दैन आफ्नो जोडीलाई जसरी पाल्नु पाल्न यो दसैँ कसरी मनाउँदै हुनुहुन्छ बुढाबुढीले दसैँ त मेरो माइती देशका बुवामा सबै मनाइछु असल सास ससुराको हातको टिका लाउन पाउनु भएको छैन भए होइन तपाईँ के लाग्छ अलिकति दुःख लाग्छ कि लाग्दैन ठिकै छ र घरतिर नबोलाए पनि मलाई त घरमा ठिकै ठिकै छ अरू नबोलाए पनि मेरै श्रीमानको तपाईँहरूको सम्बन्ध छुट्याउनलाई के के गरेका थिए त्यति बेला पुलिस केसहरू कति मान्छे लगाइदिने कति पुऱ्याएर त लाएसम्म पनि अझै पनि छुटाउन अब को सक्छ अब कसैले छुटाउन सक्दैन होइन त अब कसैले छुटाएर छुट्याउन सक्दैन होइन त हाम्रो पनि यही शुभकामना तपाईँहरूलाई छुट्याउन निकै प्रयास गरिएको त्यो घटनासँग म पनि अलिकति नजिक छु होइन सुनिताजी हवस् त तपाईँहरूको यही सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै तपाईँलाई एउटा गीत छाड्दै बिदा चाहन्छु हस् त है त हस् சக்தனா अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा आफ्नै हजुरबुवा अनि बाबुबाट पनि बलात्कार भएकी चेलीको यो कथा व्याथा के दसैँ आउला के धर्म कर्म गर्ला के सेतो पहेँलो वस्त्र भिर्ला अनि उसले के मानवताको कुरा गर्ला कतिपय मानव रूपी दानवहरूले घटना सुन्दा पनि जिरिङ्न शरीर गर्ने समाजका कतिपय मान्छेहरूको करतुत नसुनाइरहँ भने कतिन्जेल महिलाहरू शोषित पीडित भएर बस्ने तपाईँलाई पत्यार नलाग्न सक्छ र त्यो कुरा कल्पना समेत पनि गर्न सक्नुहुन्न होला तर त्यस्तै कल्पना नै गर्न नसकिने घटनाका शिकार भएका छन् नेपालका कैयौं महिलाहरू पत्र पत्रिका पढ्ने र इन्टरनेट वा टेलिभिजनको पहुँच हुनेहरूलाई त आज प्रस्तुत घटना धेरैलाई थाहा छ तर ग्रामीण भेगका धेरै दिदी बहिनी दाजुभाइहरूलाई थाहा छैन कि केही दिन अघि एउटा कल्पना नै गर्न नसकिने घटना नेपालमा बाहिर आयो जुन घटना यो यसमा सायद अहिलेसम्मकै अकल्पनीय र दर्दनाक हो जुन घटना सुनाउँदा महिलाहरू सजग हुन् र कतै त्यस्ता घटनामा परिहाले तत्काल बाहिर ल्याउन उनीहरूलाई साहस मिलोस् भन्ने उद्देश्यका साथ आज हामी आफ्नै हजुरबुवा र पछि आफ्नै बुबाबाट पनि बलात्कारको शिकार बनेकी काभ्रेकी उन्नाइस वर्षीय पूजा कार्कीको जीवनको गोरेटो लिएर आएका छौँ पूजाका बाबु प्रकाश कार्की वैदेशिक रोजगारका लागि मकाउमा थिए उनका दुईवटी श्रीमती थिए पूजाकी हजुरआमाको मृत्यु भइसकेको थियो पूजा माथिको घरमा आमासँगै बस्दै आउनु भएको थियो तल हजुरबुवा एक्लै भएकोले दस वर्षीय पूजालाई आमाले हजुरबुवालाई खाना पकाइदिने स्याहार सुसार गर्ने भन्दै पठाइन् त्यसपछि पैसठी वर्ष पुगेका नरपिचास्ती हजुरबुवाले दस वर्षीय आफ्नै नातिनीलाई बलात्कार गर्न सुरु गरे दस वर्षको थिएँ हाम्रो माथि गाउँमा र तल घर छ अनि गाउँमा जानुलाई एकदम उकालो उकालो हुनुभएको भएकोले मेरो हजुरबा चाहिँ तल घरमा बस्नु बस्नुभएको र परिवारमा सबैभन्दा जेठी छोरी नभएकोले उहाँलाई भात पकाएर खुवाउन भनेर म तल घरमा आएको हो हजुरबा म जन्मनुभन्दा पहिले बुक्नुभएको म तल भुइँमा सुतेँ उहाँ खाटमा सुत्नुहुन्थ्यो र एकदम यस्तो पानी परेको बेला थियो पानी परेको बेलामा मलाई त्यति बेला त केही पनि थाहा थिएन अनि चाड भयो भनेर भन्नुभयो अनि माथि आइज भन्नुभयो खाटमा अनि बेलुकाको समय थियो अहिले म गएँ मेरो ओराङ माया गर्नुभएको होला भनेर भन्ठाने मेरो संवेदनशील अङ्गतिर चुन थाल्नुभयो अनि उहाँले मैले के गरेको हजुर यस्तो भनेर भन्दाखेरि केही पनि हुनु त्यस्तो केही हुन तातो बनाएको चाड भयो भने होइन भनेर भन्नुभयो मैले होला नि त माया गर्नुभएको होला हजुरबाले भनेर भन्दा र उहाँले मलाई मेरो सबै कपडा खोलेर मलाई बलात्कार गर्नुभयो र अर्को दिनदेखि म एकदमै रगत तालिकामा परेँ मेरो एकदमै रगतहरू जाने मलाई ज्वरो आएर म बिमारी परेँ म स्कुल जान सकिनँ र त्यतिखेर हजुरबालेमा अनुभव हस्पिटलमा लाग्नुभयो र डक्टरसँग केही कुरा गर्नु मलाई थाहा भएन अनि म औषधि खाएर दुई तिन दिन बनेको भएर स्कुल जान थालेँ पहिला अहिले मलाई आएर थाहा पाएँ मलाई पहिला यस्तो कुराहरू केही पनि थाहा थिएन केही नै थाहा थिएन मलाई यस्तो कुराहरू